कस्ती छौ होला तिम्रो जीवन साथी राम्रो काले कालमै हाँसियो खेलियो हवा तन्डेदा हुन होला हाम्रो काले कालमै हाँसियो खेलियो हवा तन्डेदा

कस्ती छौ होला तिम्रो जीवन साथी राम्रो काले कालमै हाँसियो खेलियो अब तर्दा हुन होला हाम्रो काले कालमै हाँसियो खेलियो अब त छैन खै भयो आज घामा जुना कहाँ छौ कस्ती छौ होला तिम्रो जीवन साथी राम्रो कालमै हाँसियो खेलियो आवा त हुन होला हाम्रो जस्तो त छैन खै भयो थियो राम्रो काले कालमै हाँसियो खेलियो खेलियो खेलियो अवतरण दे